नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रधानमन्त्री कोइराला अर्को साता स्वदेश फर्किँदै तीन महिनापछि पुनः परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै अध्यक्षका प्रत्याशी दुवै नेताद्वारा आफ्नो जित सुनिश्चित भएको दावी इजरायल र प्यालेस्टाइन बीच उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न अमेरिका तयार पर्वतारोहणका क्रममा बत्तीस वर्ष अघि हुमा हराएका फ्रान्सका एक पर्वतारोहीको सफेला र भारत र इङ्ल्याण्ड बीच पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल आज नटिङमा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 परीक्षणका क्रममा उहाँलाई क्यान्सर भएको पुष्टि भएको थियो काठमाडौँमा जारी नेकपा एमालेको नवौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू हुँदैछ दिउँसो तीन बजेपछि मात्रै हुनेछ प्राविधिक कारणले मतदान प्रक्रिया चिलाइ भएको निर्वाचन आयोगले जनाएको छ मतपत्र छपाई तथा परिचय पत्र वितरण लगायतका प्राविधिक काम पूरा नभएकाले मतदान शुरू हुन नसकेको बताइएको छ मतदानका लागि बिहानैदेखि लाइनमा बसेका मतदाता पनि अहिले दायाँ बायाँ लागेका छन् दुईवटा लाइनमा बसेर मतदान गर्ने व्यवस्था मिलाइएको छ अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले प्यानलले सहित उम्मेद्वारी दर्ता गराएपछि मतपत्रमै प्यानल छुट्याइएको छ यसैबीच अध्यक्षका प्रत्याशी दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीले आफूलाई स्पष्ट बहुमत प्राप्त हुने भन्दै केही मत माधव नेपालको पक्षमा पनि जान सक्ने दावी गर्नुभयो तर अध्यक्षका प्रत्याशी नेपालले चिच्चाएर मात्र नहुने नहुने बताउँदै काम विवाह र परिणामबाट थाहा हुने जवाब दिनुभयो महाधिवेशनमा एक सय उन्साठी सदस्यीय केन्द्रीय कमिटि चयन हुनेछ अनुशासन आयोगको अध्यक्ष पनि निर्वाचनबाट छानिनेछ आयोगको अध्यक्षमा नेपाल पक्षबाट अमृत बोहरा र ओली पक्षबाट केशव बडारले उम्मेदवारी दिनुभएको छ निर्वाचन समितिले यसअघि नै दुई हजार एक सय छिहत्तर प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गरेको छ Thank you. विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ संयुक्त राष्ट्र संघका आह्वान अनुसार हरेक वर्ष जुलाई एघारमा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् यस वर्ष जनसङ्ख्या दिवसको नारा युवामा लगानी गरौं भन्ने राखिएको छ दिवसको अवसरमा शुभकामना दिनुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरूको पहिचान गरी विशेष नीति र कार्य योजना ल्याउने बताउनु भएको छ उहाँहरूले हाम्रो देश हाम्रो जस्तो देशले युवाहरूको लगानी गर्न सके देश विकासमा ठूलो टिवा पुग्ने बताउनुभयो यस्तै मन्त्रालयका सचिव डाक्टर परिमण मिश्र र सहसचिव टोप नारायण शर्माले पनि दिवसको अवसरमा शुभकामना दिनुहुँदै देश विकासमा युवा परिचालनका साथै उनीहरूमाथि राज्यले संवेदनशील भएर लगानी गर्न सके प्रतिफल पाउन सकिने बताउनु भएको छ विश्वमा दसदेखि चौबिस वर्षलाई युवा मानेको छ यस अनुसार नेपालमा यो उमेरका करिब तेत्तिस प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ पूर्व पश्चिम लोकमार्ग अन्तर्गत नलप्रासीको सीतापानीमा एम्बुलेन्स पल्टिन चारजना घाइते भएका छनृ घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ भैरवाबाट भरतपुरतर्फ बिरामी ल्याउँदै गरेको लो एक छ दुई चार छ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई पल्टिँदा बिरामी बालकको अवस्था थप गम्भीर भएको इलाका प्रहरी कार्य कावासुतीले सुनाएको छ एम्बुलेन्सका चालक प्रहरीको नियन्त्रणमा रहेको र बिरामीहरूको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्य कावासुतीले जनाएको छ कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको छुवानी सामुदायिक पुस्तकालयले भित्राएको छ आमाको माया कार्यक्रम अन्तर्गत चितवनमा उक्त प्रविधि भित्राइएको हो डेढ महिनादेखि उक्त कार्यक्रम यहाँ परीक्षणका रूपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले जानकारी दिनुभयो गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरूलाई शत प्रतिशत शत प्रतिशत अस्पताल सेवा पुर्याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो आमाको माया मोबाइल एप्लिकेशन मार्फत उक्त सूचना सम्बन्धित छाउमा पुग्ने पुस्तकालयले जनाएको छ उक्त कार्यक्रमका लागि चितवनको बछौली गाविसमा नौजना स्वास्थ्य स्वयंसेविकालाई सुविधायुक्त माइक्रोम्याक्सको मोबाइल्स समेत उपलब्ध गराइएको छ स्वयंसेविकाहरूले घर घरमा पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइल्समा टाइप गरेर राखेपछि सभर मार्फत उक्त जानकारी कन्ट्रोल कक्षमा पुग्ने र सोही कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरू गर्भवतीलाई दिने गरिएको छ कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्ने समको जानकारी मोबाइल एप्लिकेशनबाट गर्ने गरिएको स्वास्थ्य स्वयंसेविका अर्चना देवाड़ीले बताउनुभयो यदि चिकित्सकको भनाई अनुसार मेल खाएन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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायल र प्यालेस्टाइनी बीच गाँजा क्षेत्रमा उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ प्यालेस्टाइनी संगठन हमासले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले गाँजा क्षेत्रमा हवाई हमला जारी राखेको छ इजरायली सेनाको आक्रमणमा अस्सी जना भन्दा बढ़ीको मृत्यु भइसकेको छ अमेरिकी राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरी संयम हुन आग्रह समेत गरेका छन् तर नेतान्याहुले प्यालेस्टाइनको हमा संगठनपछि नहटी गाँस क्षेत्रमा आक्रमणलाई अझै तीव्र पार्ने चेतावनी दिएका छन् यसअघि संयुक्त राष्ट्र संघका महासचिव अन्के मोलले इजरायल र प्यालेस्टाइन बीच बढ़दो तनावबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका थिए महासचिव मोलले दुई देशले घातक सहित आक्रमण गर्दा सर्वसाधारणहरू त्यसको चपेटमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए पर्वतारोहणका क्रममा बत्तीस वर्ष अघि हिउँमा हराएका फ्रान्सका एक पर्वतारोहीको शव फेला परेको छ फ्रान्सको आलप्स पर्वतमा हिउँमा पुरिएको अवस्थामा प्यास्टियस व्हाइट नाम गरेका पर्वतारोहीको स बत्तीस वर्षपछि भेटिएको हो उन्नाइस सय बयासीमा प्यास्टिन फ्रान्स र इटलीको सीमा क्षेत्रमा रहेको ब्ल्याक पर्वत श्रृङ्खलामा आरोहणका लागि एक्लै निक्लेका थिए तेइस वर्षीय प्याट्रिस त्यसपछि फर्किन पाएनन् अधिकारीहरूका अनुसार बत्तीस वर्षपछि उनको सबसँगै उनको परिचय पत्र तथा पर्वतारोहणका उपकरण पनि फेला परेका छन् स्थानीय पत्रिका डल्फिन रिबेरले प्याट्रिसको सब दुई हजार छ सय सतासी मिटर उचाइमा फेला परेको जनाएको छ खेल समाचार भारत र इङ्ल्याण्ड बीच पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल आज नटिङहममा हुँदैछ नटिङहम स्टेडियममा हुने खेलमा घरेलु टोली इङ्ल्याण्डले हिजो दोस्रो दिनको खेलमा एक विकेटको स्थितिमा बनाएको त्रिचालिस रनको अवस्थाबाट आज पहिलो इनिङको दोस्रो दिनको खेललाई अघि बढाइनेछ इङ्ल्याण्डको पारीलाई आजसम्म रोमन्सले बीस रनबाट तथा गेरे ब्लान्सले पन्ध्र रनबाट अघि बढाउनेछन् यसअघि चार विकेटको क्षतिमा बढ़ाएको दुई सय रनको अवस्थाबाटै हिजो दोस्रो दिनको खेललाई अघि बढ़ाएको पाहुना ठोली भारतले पहिलो इनिङको खेलमा चार रन बनाएको छ भारतका लागि मुरली विषयले सर्वाधिक एक तथा कप्तान महेन्द्र सिंह धोनीले छयासी रन बनाए इङ्ल्याण्डको भ्रमणमा रहँदा भारतले थप चार टेस्ट म्याच पाँच एक दिवसीय र एक टी ट्वेन्टी म्याच खेल्नेछ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रधानमन्त्री कोइराला अर्को साता स्वदेश फर्किँदै तीन महिनापछि पुनः परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै अध्यक्षका प्रत्याशी दुवै नेताद्वारा आफ्नो जित सुनिश्चित भएको दावी इजरायल र प्यालेस्टाइन बीच उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न अमेरिका तयार पर्वतारोहणका क्रममा बत्तीस वर्ष अघि हिउँमा हराएका फ्रान्सका एक पर्वतारोहीको शव फेला र भारत र इङ्ल्याण्ड बीच पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल आज नटिङहममा हुँदै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचार को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक पुरानो